नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम अर्पण समर्पण सुनिराख्नु भएको छ र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणबाट मलाई दर्पण छायाबाज दर्पण प्राणीबाट राजले राजले सपोर्ट गरिरहनु भएको छ भने तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि उपस्थित भइसकेको छु र कार्यक्रममा तपाईँ पनि आउन मन लागेको छ आफ्ना आफन्त घर परिवारलाई इष्टमित्रलाई सम्झन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र कार्यक्रममा आज नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा नेपाली आधु आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ पार्वती पार्वतीजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले अब क्याम्पस जान्छु त त्यतिकै हो पढ्नु बस्नु बिहान क्याम्पस जानुहुन्छ अनि दिनभरि फुर्सद भन्नु पऱ्यो है हजुर हुन्छ पार्वतीजी कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो घर परिवारलाई हजुर अनि अर्पण अर्पण हल युनिटको लागि अनि कलेजमा पढ्ने सम्पूर्ण साथीहरूको लागि सुनाउन चाहन्छु हुन्छ पार्वतीजी कार्यक्रममा म खुसी लाग्यो अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला खोराकबाट पार्वती आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भने मलाई प्राविधिक मित्र राजले इसारा गरिराख्नु भएको छ कोही मित्र फेरि पनि टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर उहाँलाई म टेलिफोन कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सरिता लामा खोराकबाट सरिता हजुर सरिताजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले यस्तै हो अनि खाजा खानु भयो कि नै भइसक्यो दादा अनि तपाईँको भयो हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ सरिताजी हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद अनि मेरो घर परिवारलाई रामलाई मलेसुङ हुने प्रेम दादालाई पदमपुर हुने बिन्दल दादा भाउजू फुलमाई दिदी बिमला मलाई सरितला भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ सरिताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला खोराकबाट सरिता लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा राजले इसारा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट हुनुहुन्छ जगराबाट अन्जु अन्जु जगरातिरको नयाँ नौलो खबर के छ हाम्रो नि सबै ठिक छ नि तपाईँको सबै ठिक छ नि खाजा खानुभयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ अन्जुजी हुन्छ कार्यक्रम अनुमोदनको कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ अनि सबपछि त हजुरको लागि धन्यवाद अनि मेरो मम्मी सुनिरहनु भयो हजुर अनि मेरो दिदी सुनिरहनु भयो मेरो सिला भोजू सुनिरहनु भयो अनि मेरो माइली भोजू सुनिरहनु भयो अनि मेरो सारको कान्छे दाजुलाई र कान्छे दिदीको लागि अनि फुलमती दिदीको लागि र यतिलाई म सम्झना दिन चाहन्छु छुट्टिन्छु दादा हुन्छ जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार हुन्छ नमस्ते दादा यति बेला जगराबाट अन्सु आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ माडीबाट जोन तामाङ माडीबाट जोन तामाङ जोनजी के गर्नुहुन्छ तपाईँ पढ्दैछु त पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ नाइनमा पढ्नुहुन्छ अनि कस्तो छ जुम्जीको पढाइ राम्रै भन्नु पर्यो राम्रै छ भन्नु पर्यो हुन्छ हामी एकछिन पछाडि एउटा नेपाली आधुनिक गीत बजाउँछ त्यसमार्फत तपाईँ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ विशेष गरी तपाईँलाई धन्यवाद अनि कर्णरुङको दादालाई हजुर अनि मलाई ड्रोन हुन्छ भनेर जे हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला माडीबाट जोन तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भने कार्यक्रममा एउटा नेपाली आधुनिक सुगम सङ्गीत सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ thank you गरी हाँसो तिम्रो हुने ढोको मनमै रह्यो बाँचु भने क्यारी बाँचु हाँसु भने क्यारी हाँसु तिम्रो हुने ढोको मनमै रह्यो कठै हजार जन्म तिम्रै हुन मन थियो तिमी सँगै रुन मन थियो हजार जन्म तिम्रै हुन मन थियो तिम्रो माया कहाँ राखु तिम्रो या तिमी बस्ने मुटु दुख्री गयो तिम्रो छु प्रेमले नै खुसी रोटी लग्यो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबे कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण लक्षण सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री के बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालिका पूजा सामग्री छ नि सत्यनारायण पूजा रुद्रे वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी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 पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसाय संघ पूर्वी चितवन फोन शून्य दुई सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसीको प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre radio Arpan एक से चार थोपलो पांच मेगा हार्ट छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो आफन्तजन घरपिर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र कोही मित्र हुनुहुन्छ भनेर राजले इसारा गरिराख्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ म उहाँसँग कुराकानी गर्ने प्रयत्न गरिराखेको छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार बोल्दै हुनुहुन्छ शिलाजी के छ तपाईँको नयाँ खबर अनि खाजा खानुभयो कि नै खाएर बस्नु भएको छ हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ शिलाजी हुन्छ कार्यक्रममा आउनुभएको छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद अनि छोडाउनु दादाको लागि अनि मेरो घर परिवारको लागि अनि गाडी अर्पण होस्टेलले होल हुन्छ सुनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यतिबेला जग्गराबाट सिलाउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र आफू कार्यक्रममा आउन सक्नुहुनेछ र साथीभाइ इष्ट मित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ राजले इसारा गरिराख्नु भएको छ म उहाँसँग कुराकानी गर्ने प्रयत्न गरिराखेको छु कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्ते चाहिँ के के कस्तो भइरहेको छ तपाईँको दिन अचेल हाम्रो पनि सबै ठिक छ तनाउतिरको के कस्तो छ त पानी परेको छ अन्ततिर कस्तो छ त्यो चाहिँ थाहा छैन छ हुन्छ आज कार्यक्रममा आउनु छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ सम्झना सन्देश फर्स्ट अफ अल अनि मेरो दाजु हजुरलाई दिदी भिनाज्यू अनि साथीहरू भन्नुभयो रविना नबिना बिना सञ्जय सरोज सागर विज्ञान प्रतिमा रिना बिनिका सविता अनि छ छेउतिर मुनाको लागि अनि जसले रेडियो एयरपोर्ट सुन्नुहुन्छ उहाँसँग पुराला अनि जसले एयरपोर्टमा फोन गर्नुहुन्छ उहाँसँग उनीहरूलाई हुन्छ सपनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला तनहुबाट सबिना आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार नमस्ते दादा हुनुहुन्छ सपनाजी के गर्नुहुन्छ तपाईँ ठिकै बसी बस हो दादा ठिकै बसी बस भन्नु पर्यो हजुर अनि आजको दिन के कसरी बितिरहेको छ तपाईँको सपनाजी बसी बस भन्नु पर्यो दादा हुन्छ कार्यक्रम आउनु छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि फुल खाने दादालाई हजुर अनि सरिता बहिनीको लागि अनि फुलमाया दिदीको लागि बिन्दास दादाको लागि अनि मैले सुनहुने प्रेम दादाको लागि विशेष गरी अनि मिना लामालाई हिरा लामालाई अनि राजन तामाङलाई र विशाल तामाङलाई अनि मलाई चिने नचिने सम्पूर्णलाई दादा हुन्छ समयजी कार्यक्रममा खुसी लाग्यो हामी छुट्टिन्छौँ नमस्कार यति बेला खोराकबाट सपना तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब एउटा नेपाली आधुनिक सुगम सङ्गीत सुन्ने बेला भएको छ अब क्रममा यो मिठो सुगम सङ्गीत तपाईँको लागि किन रुवाउँछ मलाई जसले पनि किन रुवाउँछ सायद मेरा खा सायद मेरा खा आँसु सुहाउँछ आँसु सुहाउँछ मलाई जसले पानी किन रुवाउँछ मलाई जसले पनि किन रुहाउँछ निकै नै कर्ण कर्णपुण्य आवाजमा सजिएको थियो प्रमोद खरेलको आवाजमा सजिएको गीतलाई पृष्ठभूमिमा राख्दै आउने कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथी हुनुहुन्थ्यो कुराकबाट पार्वती कुराकबाट सुतलामा जगराबाट अन्छु माडीबाट जुन तामाङ र जगराबाट शिला तनौबाट सबिना अन्तिममा फोन गर्ने साथी कुराकबाट सपना तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै रिजलसम्म मेरो आवाजलाई रेडियो सेट्समा पुर्याउने प्राविधिक मित्र राजलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण समर्पणको आजको बसाइबाट उजेल पर्छु नमस्कार मलाई जसले पनि किन रुवाउँछ रङ्ग धेरै ढोगे मैले त्यही दैव देव्रे भएर त्यही दैव देव्रे भएर धोका खुवाउँछ धोका खुवाउँछ मलाई जसले पनि किन रुवाउँछ मलाई जसले पनि किन रुवाउँछ सायद मेरा खामा मेरी राखमा आँसु सुहाउँछ आँसु सुहाउँछ मलाई जसले पनि किन रुवाउँछ तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे